मुक्तको भोकोमा आहारा खोज्न आएको छु तपाईँको सामिप्यता अनि सहारा खोज्न आएको छु मिठा रसिला मुक्तकहरू सँगै मेरो सवाल तपाईँको जवाफ यो कार्यक्रम चार लाइन मुक्तक कैयौँ जङ्घार तर्न सक कैयौँ जङ्घार तर्न सकिन्छ तिम्रो साथ पाएपछि कैयौँ जङ्घार तर्न सकिन्छ तिम्रो साथ पाएपछि कहिल्यै नछुटिने अटुट त्यो हात पाएपछि कैयौँ जङ्घार तर्न सकिन्छ तिम्रो साथ पाएपछि कहिल्यै नछुटिने अटुट त्यो हात पाएपछि हो त्यो मनमा हो यो मनमा हौसला त्यसै त्यसै बढेको छ हो यो मनमा हौसला त्यसै त्यसै बढेको छ तिम्रो अचम्बरी माएको बर्सात पाएपछि कहिले नछुट्ने अटुट त्यो हात पाएपछि कयौँ जङ्घार तर्न सक्छु तिम्रो साथ पाएपछि ली चढौला ओढाली झरौला सभन सम्झौँ भने पनि त्यो पनि तरौला तिम्रै लागि हो भने ज्यानै दिदिउला तिम्रै लागि हो भने ज्यानै दिदिउला नमस्कार मिठा रसिला मुक्तक अनि मेरो सवाल तपाईँको जवाफ विशुद्ध मुक्तकहरूको एक मात्र कार्यक्रम कार्यक्रम हो चार लाइन मुक्तको आजको योरको नवीन श्रृङ्खलासँगै पुनः उपस्थित भएका छौँ प्रतिबाट साथ दिन साथी प्रभाससँगै तपाईँकै मुक्तक मनको साथी सुनिल महत्तो हजुर तपाईँलाई फरकुङका आवाज दिलाउने सामुदायिक रेडियो रेडियो ध्रुवतारा उनानब्बे दशमलव आठ मेगाहरू सुनिरहनु भएको छ सँगै इन्टरनेट अनलाइनको W W W dot radio Dhruvatara dot com अथवा W W W dot news Chitwan dot मार्फत संसारभर तपाईँले यो कार्यक्रम एकसाथ सुनिरहनु भएको छ तपाईँको मुक्त तपाईँको आवाजमा अनि तपाईँको मुक्त यो सुनिलको आवाजमा दुई तरिकाबाट हामी कार्यक्रममा यहाँलाई सहभागी गराउने गर्छौँ चाहनु छ आफ्नो मुक्तकलाई आफ्नै आवाजमा बाँच्नुहोस् डायल गर्नुहोस् मेरो प्यार साथी सुन्ना छपन्न पाँच छब्बिस एक सय छयासी यो नम्बर डायल गर्नुहोला र आफ्नो मुक्तिकलाई आफ्नै आवाजमा वाचन गर्न सक्नुहुन्छ सँगै गएको साताको अन्त्यमा मैले तपाईँको लागि राखेको सवाल माथिको जवाब पनि मसँग छन् सँगै तपाईँको फेसबुक पेजमा आएका मुक्तक पनि मसँग छन् ती मुक्तकहरूलाई म एकैछिनपछि स्थान दिन्छु तर यति बेला कोही साथी सम्पर्कमा आउनु भएको छ उहाँको मुक्तक सुन्छौँ हेलो हजुर नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ हजुर कहाँबाट बोल्नु भने मलेसियाबाट दिपेश दिपेश विष्ट के छ दिपेशजी खबर गएको साता पनि यहाँसँग भेट भएको थियो क्यारे होइन <laughs> के छ नयाँ नयाँ खबर मलेसियातिर खबर भन्नुहोस् पानी पर्ला जस्तो छ है मलेसियामा अनि दिपेशजी भनेपछि धेरै साथीले मुक्त पठाउने छ मलेसियाबाट के छ के माहौल कस्तो छ मलेसियामा है हुन्छ दिवेशजी धेरै टाढाबाट हामीलाई सम्झिनुहुन्छ निकै खुसी लाग्छ मुक्तक सुन्छ यहाँको सुरु गर्नुहोस् जिन्दगीमा सधैँ दुःख परेपछि आँखाबाट झरी झरी कसले के गर्न सक्थ्यो र यहाँ जिन्दगीमा सधैँ दुःख परेपछि आँखाबाट गरी गरी आँसु जगेपछि कसले के गर्न सक्थ्यो र यहाँ आफ्नो मान्छे आफै आधा सकेपछि जिन्दगीमा तपाईँ दुःख परेपछि आँखाबाट गरी घरी आँसु लगेपछि है पत्थरमा सास खोज्दैछु म प्यारे पत्थरमा सास खोज्दैछु म प्यारे आँसु र दुःख जोख्दैछु म प्यारे पत्थरमा सास खोज्दैछु म प्यारे आँसु र दुःख जोख्दैछु म प्यारे तिम्रो खुसी र मुस्कानको लागि केवल तिम्रो खुसी र मुस्कानको लागि खाडीमा मृत्यु रोज्दैछु म प्यारी आँस पत्थरमा सास खोज्दैछु म प्यारी, आँसु र दुःख जोग्दैछु म प्यारी, हस् सुटिन्छ है विवेशी हस् नमस्कार यति बेला मलेसियाबाट हामीलाई फोन गरिदिन्थ्यो विश्व विश्व हामीलाई फोन गरिदिन्थ्यो विश्व मल्ल समर्पित विमर्शको मुक्तक मैले यति बेला वाचन गरेँ सुना छपन्न पाँच छब्बिस एक सय छपाल तपाईँको यो नम्बर डायल गर्नुहोला यति बेला कोही साथी सम्पर्क आउने तयारी गरिदिन्छु त्योभन्दा अगाडि म एउटा मुक्तक यति बेला वाचन गर्न चाहन्छु साथीलाई हामी एकैछिनपछि लिन्छौँ त्यो एउटा मुक्तकमा म वाचन गरिहाल्छु यति बेला मनमा अनेकौँ खुसीहरूको बर्सात गराएर मनमा अनेकौँ खुसीहरूको बर्सात गराएर सोझाहरूलाई काल्पनिक मुस्कान देखाएर मनमा अनेकौँ खुसीहरूको बर्सात गराएर सोझाहरूलाई काल्पनिक मुस्कान देखाएर यसरी शत्रुहरूले फाइदा लुटिरहेका छन् यसरी शत्रुहरूले फाइदा लुटिरहेका छन् प्रेमीहरूलाई प्रेमीहरूलाई मार्न नै प्रेमिकाहरू पठाएर प्रेमीहरूलाई मार्न नै प्रेमिकाहरू पठाएर मनमा अनेकौँ खुसीहरूको बर्सात गराएर सोझाहरूलाई काल्पनिक मुस्कान देखाएर मुक्तक हो सुमन मुस्कान बालकुमारी कलेज नारायणगढ चितवनबाट यो मुक्तक फेसबुक पेजमा मलाई पोस्ट गर्नुभएको धेरै धेरै धन्यवाद दिन चाहन्छु सुमन यो मिठो मुक्तको लागि को साथी सम्पर्क आउने तयारी गर्दै हुनुहुन्छ उहाँसँग कुराकानी गर्छौँ त्यसमा धेरै मुक्तकहरू आएका छन् मसँग फेसबुक पेजमा धेरै मुक्त आएका छन् ती मुक्तहरू म वाचन गर्छु सुरुमा म मुक्तक उठाउँछु झरी दान राई लेक गाउँ सात उदयपुर हाल मलेसिया भनेर लेख्नु भएको छ आफ्नो ठेगाना यो मुक्तक मैदुला वाचन गर्न चाहन्छु कहीँ नभएको जात्रा हाम्रै कहीँ नभएको जात्रा हाम्रै नेपालभित्र कहीँ नभएको जात्रा हाम्रै नेपालभित्र तोडफोड आगजनियो कस्तो विचित्र कहीँ नभएको जात्रा हाम्रै नेपालभित्र तोडफोड आगजनियो कस्तो विचित्र भ्रष्टाचारी अत्याचार खुलियाम देख्छु भ्रष्टाचारी अत्याचारी खुलियाम देख्छु कानुन अन्धो सरकार बैरी अच कानुन अन्धो सरकार बैरो अचम्मै छ भित्र तोडफोड आगजनी यो कस्तो विचित्र कहीँ नभएको जात्रा हाम्रै नेपालभित्र मुक्तको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु झरी दान राई लेख गाउँ उदयपुर तर हाल मलेसियाबाट यो मिठो मुक्तक मलाई फेसबुक पेजमा पोस्ट गर्नुभएको मिठो मुक्तको लागि झरी दान राईलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु अर्को मुक्तक पनि म यति बेला उठाइहाल्छु तपाईँ भने सुन्य छपन्न पाँच छब्बिस एक सय छयासीमा डायल गर्नुहोला सुन होइन हिरा दिन्छु मेरी मायालाई सुन होइन हिरा दिन्छु मेरी मायालाई सारा जीवन काटिदिन्छु हेरी मायालाई सुन होइन हिरा दिन्छु मेरी मायालाई सारा जीवन काटिदिन्छु हेरी मायालाई सन्चो बिसन्चो के छ खबर उनले मलाई सोद्धा सन्चो बिसन्चो के छ खबर उनले मलाई सोद्धा समाचार पठाउँछु चिठी केरी मायालाई सुन होइन हिरा दिन्छु मेरी मायालाई सारा जीवन काटिदिन्छु मायालाई मुक्तको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु गुरुखाली पूजन लेफेसीको पुजमा यो मुक्तक पोस्ट गर्नुभएको मिठो मुक्तको लागि गुरुखाली पूजनलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु कोही साथी सम्पर्कमा आउनुभएको छ उहाँको आवाज यति बेला कार्यक्रममा मिसाउँछौँ हेलो हजुर नमस्ते कहाँबाट बोल्नुभयो अपेक्षा लामिछान माडीमै हुनुहुन्छ अपेक्षा माडीमै हुनुहुन्छ कहिले फर्किनुहुन्छ अब चुनावपछि नै हुनु चुनावपछि नै हुन्छ है चुनाव कतिको लाग्छ मानेतिर लागिरहेछ लागिरहेछ है बिस्तारै बिस्तारै अनि अपेक्षा नयनल खबर सब ठिकठाक होला के अरे होइन ठिकै छ अनि हजुरको हामी पनि सब ठिक छौँ अपेक्षा मुक्तक सुन्छौँ अलिअलि बाँचिरहेको थिएँ डलाएर गयो छ कि छैन भने चलाएर गयो थोरै भए नि आशाको के सासो फेर्न थिएँ जिउँदै थिएँ मैले भने जलाएर गयो अलिअलि बाँकी हातले डलाएर गयो डर्कन छुइनँ भने चलाएर गयो है निकै मिठो मुख देख्नुहुन्छ अपेक्षा कार्यक्रम अनुभव निकै मिठो मुक्तको वाचन गर्नुमा कार्यक्रम आउँदै गर्नुलाई छुट्टिन्छ अहिले भने है अपेक्षा सानै हामीलाई फोन गरिदिन्थ्यो माडीबाट यति बेला म अर्को मुक्तक पनि उठाइहाल्छु फेसबुक पेजमा आएका मुक्तकहरूलाई नै म यति बेला वाचन गरिरहेको छु सब सबैले देखाउँछन् नेतालाई चुनावले छोएको बेला सबैले देखाउ सबैले देखा छन् नेतालाई चुनावले छोएको बेला केही छैनन् यहाँ जनता रहेको बेला सबैले देख सबैले देखा छन् नेतालाई चुनावले छोएको बेला कोही छैन यहाँ जनता रोएको बेला वर्षौँभरिको दुःख हात्तीले वर्षभरिको दुःख हात्तीले नष्ट पार्दा वर्षभरिको दुःख हात्तीले नष्ट पार्दा हात छैनन् पुज्ने आँसुले मुक्त भएको बेला सबैले देखा छ नेतालाई चुनावले छोएको बेला कोही छैनन् यहाँ जनता रोएको बेला निकै मिठो मुक्तक सुमिसोती भरतपुर बारा भनेर लेख्नु भएको छ आफ्नो ठेगाना मिठो मुक्तकलाई सुमिजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु अर्को मुक्तक पनि म यति बेला उठाइहाल्छु कोही साथी हुनुहुन्छ उहाँको आवाज सुन्छौँ त्यसपछि उहाँको आवाज मिसाउँछु कार्यक्रममा त्यसपछि बाँकी मुक्तकहरू वाचन गरौँला हेलो हेलो हजुर नमस्ते हजुर नमस्कार कहाँबाट भयो हजुर म ईश्वर छतकुली स्पर्श ईश्वर छतकुली स्पर्श निकै कार्यक्रमलाई धेरै माया गर्नुहोस् कार्यक्रममा सधैँ मुक्तहरू पठाइरहनुहुन्छ निकै खुसी लाग्छ सरजी के छ नयाँ नौलो खबर हेटौँडातिरको नयाँ नौलो यस्तै हो अब दस तिहार सिद्धि चुनावको माहौलले हेटौँडालाई छोएको छ है यस्तै हो दिनचर्याहरू बुझिरहेको छ मुक्त के अनि मुक्त के मुक्त के लेखन कार्य कसरी अगाडि बढ्दैछ मुक्तक पनि अब सब दिमागमा शब्दहरू आएको बेला अब त्यसलाई साहित्यिक संरचना दिइन्छ लेखिन्छ है हजुर अनि हुन्छ ईश्वरजी धेरै टाढाबाट सम्झिनुहुन्छ निकै खुसी लाग्छ मुक्तक सुन्छौँ यहाँको मुक्तक यस्तो छ जीवनबाट एउटा टाढा भएपछि जीवनबाट एउटा मान्छे टाढा भएपछि फुल ठान्थे तर तिखो काँडा भएपछि जीवनबाट एउटा मान्छे टाढा भएपछि फुल ठान्थे तर तिखो टाढा भएपछि तिमीलाई भुल्न हिजो आज खुबै पिउन थालेको छु तिमीलाई भुल्न हिजो आज खुबै पिउन थालेको छु साँझ पख भट्टीभित्र छाडा भएपछि फुल ठान्थे तर तिखो काँडा भएपछि जीवनबाट एउटा मान्छे टाढा भएपछि फुल ठान्थे तर तिखो काँडा भएपछि है जिन्दगीमा आँसु पिएरै बाँचेको छु जिन्दगीमा आँसु पिएर बाँचेको छु सुख अनि दुःखसँगै जिएर बाँचेको छु जिन्दगीमा आँसु पिएर बाँचेको छु सुख अनि दुःखसँगै जिएर बाँचेको छु दुःख अनि पिर धेरै भयो जिन्दगीमा दुःख अनि पिर धेरै भयो जिन्दगीमा तर पनि खुसी थोरै लिएर बाँचेको छु जिन्दगीमा आँसु पिएर बाँचेको छु सुख अनि दुःख सँगै जिएर बाँचेको छु हुन्छ ईश्वरजी सम्पर्क आउनु धन्यवाद छुट्टिन्छौँ डिबी यो मुक्तक हो डिबी घायल रोल्पा हाल मलेसियाबाट यो मुक्तक फेसबुक पेजमा पोस्ट गर्नुभएको मुक्तको लागि डिबीजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु मुक्तक मैदुला अर्को उठाइहाल्छु पागल प्रेमीको मुक्तक मैदुला देख्दैछु मन मुटु एकअर्कामा साटौँला निकाले मनमुटु एकअर्कामा साटौँला निकाले मामा घर जान्छु भने डाँटौँला निकाले मनमुटु एकअर्कामा साटौँला निकाले मामा घर जान्छु भने डाँटौँला निकाले जसै बुबा आमाले नस्वीकारे भएपछि जसै बुबा आमाले नस्वीकार नै भएपछि थाहै नदी थाहै नदी मिरमिरेमा थाहै नदी मिरमिरेमा डाँडा काठौँला निकाले मनमुटी एकअर्कामा साटौँला निकाले मामा घर जान्छु भने डाँटौँला निकाले मुक्तको यो म देख्दैछु कमल पाण्डे चापाकोट स्याङ्जा तर हाल मुम्बई भनेर लेख्नु भएको छ आफ्नो ठेगाना फेसबुक पेजमा यो मुक्ति पोस्ट भएको हो धेरै धेरै धन्यवाद दिन चाहन्छु यो मिठो मुक्ति अर्को मुक्तक मैदुला उठाइहाल्नुभन्दा कोही साथी सम्पर्कमा हुनुहुन्छ उहाँको मुक्तक पनि सुन्छ यतिबेला हो हजुर नमस्ते नमस्ते कहाँबाट बोल्दै हुनुहुन्छ नाम भन्नुहोस् त फेरि खगेन्द्र ए कविन्द्र कल्पित कविन्द्र कल्पित भरतपुर कुन ठाउँबाट फोन गर्दै आउँछ साथी यहाँले भरतपुर अनि कविन्द्रजी के गर्नुहोस् यहाँले चाहिँ पढाइ गर्दै हुनुहुन्छ अब कार्यक्रममा पहिलोपटक सहभागिता जनाउँदै हुनुहुन्छ हुन्छ कार्यक्रम यहाँलाई हार्दिक स्वागत छ कतिको सुन्नुहुन्छ कार्यक्रम यहाँले सुन्नुहुन्छ केही छ सल्लाह सुझाव प्रतिक्रिया कार्यक्रम चालन मुक्तिक प्रतिको है हुन्छ केही सल्लाह केही सुझाव र केही प्रतिक्रिया छ भने निर्धक साथ दिनुहोला आज पक्का कार्यक्रममा आउनु भएको छ मुक्तक सुन्छ यहाँको सुरु गर्नुहोस् आज मलाई समयले साथ बनाइदियो आज मलाई समयले दाग बनाइदियो देखिन्छु त जिउँदो तर लाज बनाइदियो आज मलाई समयले दाग बनाइदियो तिम्रै कारण आमा बुबा घरबार त्यागी हिँडेपछि तिम्रै कारण आमा बुबा घरबार त्यागी हिँडेपछि आकाशको छामा मुनि दास बनाइदियो आज मलाई समयले दास बनाइदियो देखिन्छु त जिउँदो तर लाज बनाइदियो है हुन्छ निकै हुन्छ निकै मिठो मुख्य कविन्द्रजी हस् सम्पर्कमा आउनुभयो मिठो मुक्तक वाचन गर्नु कार्यक्रम आउँदै गर्नु होला छुट्टिन्छ अहिले भने है नमस्कार कविन्द्र कल्पी त्यति बेला हामीलाई फोन गर्दै हुन्थ्यो भरतपुरबाट पालो तपाईँको शून्य छपन्न पाँच छब्बिस एक सय छयासी यो नम्बर खुल्ला छ मुक्तक मैदुला वाचन गरिहाल्छु आउँदै आउँदैनन् अवसर आउँछु भनेर आउँदैनन् अवसर आउँछु भनेर नआउँछ घर घर आउँछु भनेर आउँदैनन् अवसर आउँछु भनेर नआउँछ घर घर आउँछु भनेर बसिरहेछु कुरेर दिनहरू गन्दै बसिरहेछु कुरेर दिनहरू गन्दै नपठाउँछ खबर आउँछु भनेर आउँदैन नवसर आउँछु भनेर नआउँछ घर घर आउँछु भनेर वा निकै मिठो मुक्तक लाली गुराँस नारायण श्रेष्ठ नुवाकोट अर्घखाँची तर हाल भारतबाट यो मुक्तक मलाई फेसबुक पेजमा पोस्ट गर्नुभएको मुक्तक धेरै धेरै मुक्तको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु एउटा सुन्दर आवाज सुन्नु सुन्नतर्फ लाग्नुपर्छ तपाईँ भने सुन्ना छपन्न पाँच छब्बिस एक सय छयासी डायल गर्दै गर्नुहोला तिम्रै यादमा मायालु दिन रात काट्दैछु तिम्रै यादमा रात तिम्रै यादमा मायालु दिन रात काट्दैछु तिम्रै यादमा मायालु दिन रात काट्दैछु निन्द्रासँगै तिम्रो याद सार्दैछु तिम्रै यादमा मायालु दिन रात काट्दैछु निन्द्रासँग तिम्रै याद सार्दैछु मनको नजिक भए पनि धेरै टाढा छौ तिमी मनको नजिक भए पनि धेरै टाढा छौ तिमी तिमीसँगै मिलनको आश राख्दैछु तिम्रो यादमा मायालु दिनरात काट्दैछु निन्द्रासँग तिम्रै याद सार्दैछु मुक्तको यो हनी महत्त्व भण्डाराबाट यो मुक्त बोकी मात्रै एसएमएस मार्फत पठाउनु भएको मिठो मुक्तको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु बोकी मात्रै रेडियो सुन्दै हुनुहुन्छ सुनिरहनु भएको छ भने फर्किङको आवाज दिलाउने सामुदायिक रेडियो रेडियो दुर्वतारा उनानब्बे दशमलव आठ मेगा सुनिरहनु भएको छ सँगै इन्टरनेट अनलाइनको W W W dot radio Dhruvatara dot com अथवा W W W dot news Chitwan dot मार्फत तपाईँले संसारबाट बराबर एकसाथ सुनिरहनु भएको यो विशुद्ध मुक्तको एक मात्र कार्यक्रम तपाईँले चार लाइन मुक्तको रहनु भएको छ शून्य छपन्न पाँच छब्बिस एक सय छयासी तपाईँको लागि बाटो खुल्ला गरिरहेका छौँ आफ्नो मुक्तकहरूलाई आफ्नै आवाजमा यदि भाषण गर्न चाहनुहुन्छ भने तपाईँले यो नम्बर डायल गर्नुहोला फेसबुक पेजमा आएका धेरै मुक्त छन् मसँग ती मुक्तक भाषण गर्छु सँगै गएको साताको अन्त्यमा मैले तपाईँको लागि राखेको सवाल माथिको जवाब पनि मसँग धेरै छन् मक्क पढ्दैछ मलाई देखि मुस्कुराएर मख पर्दैछ मलाई देखि मुस्कुराएर के गर्न खोजेकी हो सामु आई शर्माएर मख पर्दैछ मलाई देखि मुस्कुराएर के गर्न खोजेकी हो सामु आई शर्माएर आखिर दिलमा बस्ने नै भयो मेरो आखिर दिलमा बस्ने नै भयो मेरो किन हैरान पार्छ सपनीमा सताएर मख पार्दैछ मलाईदेखि मुस्कुराएर के गर्न खोजेकी हो सामु शर्मा र सवालमाथिको जवाफ पनि म यति बेला एकैछिन पछि लिन्छु तर यति बेला कोही साथी हुनुहुन्छ सम्पर्कमा उहाँसँग कुराकानी गर्छौँ है हेलो हजुर नमस्ते कहाँबाटको बोल्नुभयो ए शुक्रनगर शुक्रनगरबाट फोन गरिदिनुहोस् हामीलाई इन्दिरा महतो इन्दिरा चाहिँ के छ खबर धेरै दिनपछि यहाँसँग कुराकानी हुँदैछ ठिकठाक छ नयाँ नौलो खबर भन्नुहोस् सब पुरानै है हुन्छ इन्दिरा धेरै दिनपछि यहाँको मुक्तक हामीले सुन्न पाइरहेका छौँ त्यो कारणले गर्दा मुक्तक नै सुन्छौँ यहाँको हुन्छ हुन्न छ कि सायद हुने छैन कहिले छ बेमानी मैले दिने मायामा हुने छैन कहिले छ बेमानी मैले दिने मायामा अवेर धेरै विचार गर्दा उनीहरूमा छ कि सायद हुन्छ हुन जुन सम्बन्ध छलफलमा छ कि सायद धेरै छ सुखमाया अलमलमा छ कि सायद है हुन्छ अलबलमा नहोस् चाँडै <laughs> चाँडै टिम लागोस् सुटिन्छ त्यसलाई इन्दिरा हामीलाई फोन गरिदिन्थ्यो अहिले तपाईँको शून्य सपना पाँच छब्बिस एक सय छयासीको बाटो खुला छ चाहनुहुन्छ तपाईँले पनि आफ्नो मुक्तकलाई आफ्नै आवाजमा बाँच्नुहोस् यो नम्बर यो नम्बर डायल गर्नुहोला फटाफट अब फेसबुक पेजमा आएका मुक्तकहरूलाई म अब भने वाचन गर्न लागिरहेको छु दिपक सिरियसको मुक्तक हो दिपक बुढाथोकी रोल्पा बडाचौर हाल मलेसिया भनेर लेख्नु भएको छ आफ्नो ठेगाना धनहेरी लागेको माया जब सखाप हुनेछ धन हेरी लागेको माया जब सखाप हुनेछ चारैतिर बात हजुरलाई दबाब हुनेछ धन हेरी लागेको माया जब सखाप हुनेछ चारैतिर बात हजुरलाई दबाब हुनेछ तिमी रित्तिँदै जानेछौ सोच्दै जानेछौ तिमी रित्तिँदै जानेछौ सोच्दै जानेछौ त्यति बेला तिमीलाई मेरो मायाको अभाव हुनेछ हेरी लागेको माया जब सखाप हुनेछ चारैतिर बात हजुरलाई दबाब हुनेछ मुक्तक हो भर्खर मात्रै मैले नाम उद्घोष गरिसकेको छु दीपक बुढाथोकी रोल्पा बडाछौँ र हाल मलेसियाबाट फेसबुक पेजमा पोस्ट गर्नुभएको दिपकजीलाई धन्यवाद दिन्छु कोही साथी हुनुहुन्छ उहाँसँग कुराकानी गर्छौँ होला हो हजुर नमस्ते कहाँबाटको बोल्दै हुनुहुन्छ गैँडाकोटबाट <laughs> नाम ठ्याक्कै मलाई याद भयो नाम लक्ष्मी गौतम लक्ष्मी गौतम धेरै दिनपछि आउनुभयो त लक्ष्मी है चटक्कै माया माया चटक्कै त्यसरी माया मान नपाइने है <laughs> मान्नु भएको छैन सर लक्ष्मीजी धेरै दिनपछि यहाँको त सुन्न पाइरहेका छौँ हालखाउ ठिकै होला के अरे होइन हामी पनि ठिक छौँ बाँचिरहेका छौँ दसैँ तिहार एकदम रमाइलो हुन्छ लक्ष्मी मुक्तक रुदा रुदै आँसुको ताल भयो जीवन रुदा रुदै आँसुको ताल भयो जीवन खरायो होइन कछुवाको चाल भयो जीवन निष्ठुरीको भरमा सुम्पिँदा आफूलाई निष्ठुरीको भरमा सुम्पिँदा आफूलाई सम्हालिन नसकिने भयो जीवन आँसुको ताल भयो जीवन खरायो होइन ए खरायो होइन कछुवाको चाल हो जीवन हुन्छ लक्ष्मी प्रोग्राममा आउनुभयो धेरै खुसी लाग्यो सुटिन्छ अहिले पनि आउँदै गर्नुलाई है माया नमान्नुलाई लक्ष्मी गौतम हामीलाई गैँडाकोटबाट फोन गर्दै अब भने अर्को मुक्तक म यति बेला लिइहाल्छु गजल लेखिन्छ कहिले कहिले मुक्तक लेखिन्छ गजल लेखिन्छ कहिले कहिले मुक्तक लेखिन्छ कहिले मायाको तिता मिठा झलक लेखिन्छ गजल लेखिन्छ कहिले कहिले मुक्तक लेखिन्छ कहिले मायाको तिता मिठा झलक लेखिन्छ सम्झेर उनको बारे सानो कुरा लेखु भन्छु सम्झेर उनको बारे सानो कुरा लेखु भन्छु रोकिँदैनन् कलम अनि व्यापक लेखिन्छ गजल लेखिन्छ कहिले कहिले मुक्तक लेखिन्छ कहिले मायाका तिता मिठा झलक लेखिन्छ वा निकै मिठो मुक्तक लाग्यो अझै भुसाल फलेवास देवी स्थान साध पर्वत र हाल दस चितवन भनेर लेख्नु भएको छ ठेगाना मिठो मुक्तको लागि धन्यवाद दिन्छु अर्को मुक्तक पनि उठाइहाल्छु सधैँभरि तिम्रो यादमा छु सानो सधैँभरि तिम्रो यादमा छु सानो छोडी छोडी गयो अनि अधेरी रातमा छु सानो सधैँ सधैँ तिम्रै यादमा छु सानो छोडी गयो अनि अँधेरी रातमा छु सानो यस्तो हुन्छ भन्ने मलाई के थाहा यस्तो हुन्छ भन्ने मलाई के थाहा त्यसैले आज मसान घाटमा छु सानो सधैँभरि तिम्रै यादमा छु सानो छोडी गयो अनि अँधेरी रातमा छु सानो सूर्य बुढाथो किरोल्पा तर हाल मलेसिया भनेर लेख्नु भएको छ मुक्तिको लागि पनि सूर्यजीलाई यो मिठो मुक्तिको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु कोही साथी हुनुहुन्छ है उहाँसँग कुराकानी गर्छौँ नमस्ते नमस्ते दादा कहाँबाट बोल्नुभयो शुक्रनगर दुई अमृत पार्कबाट प्रकृति प्रेमी बोलेको प्रकृति प्रेमी हजुर सर पहिलोपटक कार्यक्रममा सहभागिता जनाउँदै हुनुहुन्छ है प्रकृतिजी यहाँले पनि हुन्छ कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ कतिको सुन्नुहुन्छ कार्यक्रम यहाँले कार्यक्रम त अब जीव साहित्यिक कार्यक्रम त मनपर्छ कि होइन है मुक्त कतिको लेख्नुहुन्छ लेख्नुहुन्छ मुक्तक नै सुन्छौँ तिम्रो लागि सारा खुसी लिएर आउँदैछु म तिम्रो लागि सारा खुसी लिएर आउँदैछु म हिँडेर आउनु ढिलो होला दौडिएर आउँदैछु म हिँडेर आउनु ढिलो होला दौडिएर आउँदैछु म माया गर्छु तिमीलाई आफ्नो बनाउन चाहन्छु म माया गर्छु तिमीलाई आफ्नो बनाउन चाहन्छु म त्यसै भन्न आँट आएन पिएर आउँदैछु म तिम्रो लागि सारा खुसी लिएर आउँदैछु म हिँडेर आउँछु ढिलो दौडिएर आउँदैछु म है हस् मिठो मुक्तक वाचन गर्नु प्रकृतिजी यही कार्यक्रम आउँदै गर्नुलाई छुट्टिन्छ अहिले भने है नमस्कार प्रकृति प्रेमी हामीलाई फोन गर्दै हुन्थ्यो मुक्तक छन् मसँग गएको साधक अन्त्यमा मैले तपाईँको लागि राखेको सवालमाथिको जवाब पनि म पछि लिन्छु एउटा मुक्तकमा वाचन गर्छु यति बेला त्यसपछि हामी एउटा समुद्र आवाज सुन्नतर्फ लाग्नुपर्छ क्यारे वर्षा वर्षा झैँ आँसु पिएर पिएको मान्छे वर्षा झैँ आँसु पिएको मान्छे म वर्षा झैँ आँसु पिएको मान्छे म मरेर फेरि जिएको मान्छे म वर्षा झैँ आँसु पिएर बाँचेको पिएको मान्छे म मरेर फेरि जिएको मान्छे म पुल झैँ फक्रिएर फुल्न नस फुल्न नसक्दा फुल झैँ फक्रिएर फुल्न नसक्दा नजरबाट नजरबाट नजरबाट खाइएको मान्छे नजरबाट काहिएको मा नजरबाट टाढिएको मान्छे म वर्षा झैँ पिएको मान्छे म मरेर फेरि जिएको मान्छे मुक्तको सञ्जिता रेग्मी नाम टारेक मकवानपुरबाट एसएमएस मार्फत पठाउनु भएको मुक्तको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु एउटा साथी एकजना साथी सम्पर्कमा आउनुभएको छ उहाँको आवाज यति बेला कार्यक्रममा मिसाउँछौँ हेलो हजुर नमस्ते नमस्ते कहाँबाट बोल्नुभयो नाम भन्नुहोस् त साथी फेरि पूर्वार्ध जोशी जोशी पूर्वार्ध जोशी भरतपुर कुन ठाउँबाट फोन गर्दै हुनुहुन्छ चौबिस कोटी आसपासबाट फोन गरिदिन्छु कार्यक्रम पहिलोपटक है यहाँको पनि धेरै साथी पहिलोपटक कार्यक्रममा सहभागिता जनाउँदै हुन्छ निकै खुसी लाग्छ कार्यक्रम सुन्नुहुन्थ्यो पहिला पनि धेरै धेरै सुन्नुहुन्छ निकै खुसी लाग्छ हुन्छ पूर्वार्धजी कार्यक्रममा आउनु भएको छ मुक्त नै सुन्छौँ यहाँको अधेरी यो एकान्तमा तिम्रै यादमा टोला उठ्छु आकाशको जुन लेख्दा तिमी सम्झी बोलाउँछु जति भुल्न खोजे पनि याद पनि बढेपछि तिम्रै यादको रातले नै मनमुख जलाउँछु अधेर यो एकान्तमा तिम्रै यादमा डोलाउँछु तिम्रै यादको रातले नै मनमुख जलाउँछु अधेर यो एकान्तमा तिम्रै यादमा डोलाउँछु है हसन्छ निकै मिठो मुक्तक वाचन गर्नु प्रवार्दा चाहिँ कार्यक्रम आउँदै गर्नुलाई आगामी दिनहरूमा एल्बम छुट्टिन्छ है नमस्कार पूर्वादय लामा फोन गर्ने एउटा मुक्तक लिन्छु त्यसपछि हामी सुमुद्र आवाज सुन्नतर्फ लाग्नुपर्छ धेरै पछि तिमीलाई भेट्न आएँ एकान्तमा धेरै पछि तिमीलाई भेट्न आएँ एकान्तमा तिम्रो घरको बाटोतिर धाएँ एकान्तमा धेरै पछि तिमीलाई भेट्न आएँ एकान्तमा तिम्रो घरको बाटोतिर धाएँ एकान्तमा सम्झना त आइरहन्छन् भेट्न मन लाग्यो आज सम्झना त आइरहन्छन् भेट्न मन लाग्यो आज आज फेरि तिम्रो साथ पाएँ तिम आज फेरि तिम्रो साथ पाएँ एकान्तमा धेरै पछि तिमीलाई भेट्न आएँ एकान्तमा तिम्रो भरको बाटोतिर दहाँ एकान्तमा मुक्तको बिन्दास पिआरटीको मुक्तको धेरै धेरै धन्यवाद दिन चाहन्छु यो मिठो मुक्तको लागि सुन्दर आवाज एउटा सुन्नतर्फ लाग्नुपर्छ त्यसपछि गएको साताको अन्तिममा राखेको सवालमाथिको जवाबसँगै तपाईँ कपी र कलमसँगै बस्नुहोला साथी सवाल टिप्नको लागि लगाएसी माया मैले मर्छु भन्दिनँ लगाएसी माया मैले मार्छु भन्दिनँ नफलेको बोटको फल झार्छु भन्दिनँ लगाएसी माया मैले मार्छु भन्दिनँ नफलेको बोटको नफलेको बोटको फल झार्छु भन्दिनँ नजिकिँदै गर्दा पनि मङ्सिरको महिना हेर नजिकिँदै गर्दा पनि मङ्सिरको महिना हेर बनाएर बहाना टार्छु भन्दिनँ लगाएसी माया मैले मार्छु भन्दिनँ नफलेको बोटको फल झार्छु भन्दिनँ गङ्गा खुसुको मुक्त गङ्गाजीलाई मिठो मुक्तको लागि धन्यवाद दिन चाहन्छु म भने गएको साथको अन्त्यमा राखेको सवाल मथिका जवाब फटाफट लिनतर्फ लाग्नुपर्छ गएको साथको अन्त्यमा राखेको सवाल थियो मक्ख पार्दैछ मलाई देखि मुस्कुराएर के गर्न खोजेकी हो सामु आई शर्माएर आखिर दिलमा बस्ने नै भयो मेरो किन हैरान पार्छ सपनीमा सताएर यस सवालमाथिको जवाब फटाफट उठाउँछ है कमल पाण्डे कमल पाण्डे हाल मुम्बई भनेर लेख्नु भएको छ यो मुक्तक म सुरुमा जवाब स्वरूप उठाउँछु पागल प्रेमी मनै मरेपछि तिमी आएर के भो मनै मरेपछि तिमी आएर के भो मृतलासले तिम्रो माया पाएर के भो मनै मरेपछि तिमी आएर के भो मृतलासले तिम्रो माया पाएर के भो पत्थरलाई नपुगाएर आँसु झारेर पत्थरलाई नपुगाएर आँसु झारेर मेरो जीवन माग्दै मन्दिर धाएर के भो मनै मरेपछि तिमी आएर के भयो मृत लासले तिम्रो माया पाएर के भयो मुक्तक हो कमल कमल पाण्डे हाल मुम्बई भनेर लेख्नु भएको छ आफ्नो ठेगाना जवाबको लागि धन्यवाद दिन्छु अर्को जवाब लिन्छु बिमस भनेर लेख्नु भएको छ ठे ठेगाना उहाँले आउँछ तिम्रो धेरै याद आउँछ र नजिकिन्छु आउँछ तिम्रो धेरै याद आउँछ र नजिकिन्छु सताउँछ त्यही याद सताउँछ र नजिकिन्छु आउँछ तिम्रो धेरै याद आउँछ र नजिकिन्छु सताउँछ त्यही याद सताउँछ र नजिकिन्छु धेरै तडपिन्छु यहाँ धेरै नै आत्तिन्छु म त धेरै नै तडपिन्छु यहाँ धेरै नै आत्तिन्छु म त लाउँछ झनै बढी माया लाउँछ र नजिकिन्छु आउँछ तिम्रो धेरै याद आउँछ र नजिकिन्छु सताउँछ त्यही याद सताउँछ सताउँछ र नजिकिन्छु जवाफको लागि धन्यवाद दिन्छु विमर्शजीलाई पनि अर्को जवाब पनि लिन चाहन्छु दिपक बुढाथोकी जवाब हो मुस्कान दिनेलाई बदलामा प्यार दिनुहोस् मुस्कान दिनेलाई बदलामा प्यार दिनुहोस् तपाईँको जवानी उनीलाई उपहार दिनुहोस् मुस्कान दिनेलाई बदलामा प्यार दिनुहोस् तपाईँको जवानी उनीलाई उपहार दिनुहोस् आखिर सपनीमा उनलाई नै देख्नुभयो आखिर सपनीमा उनलाई नै देख्नुभयो आखिर सपनीमा उनलाई नै देख्नुभयो त देख्नुभयो त के बाँकी भयो र सिङ्गो घरबार दिनुहोस् मुस्कान दिनेलाई बदलामा प्यार दिनुहोस् तपाईँको जवानी उनीलाई उपहार दिनुहोस् जवाबको लागि धन्यवाद दिन्छु दिपकजीलाई अर्को जवाब पनि लिइहाल्छु अजय भुषालजीको जवाब हो उसको मनमा तपाईँप्रति प्यार हुनसक्छ उसको मनमा तपाईँप्रति प्यार हुनसक्छ तपाईँसँगै जिउने मर्ने विचार हुनसक्छ उसको मनमा तपाईँप्रति प्यार हुनसक्छ तपाईँसँगै जिउने मर्ने विचार हुनसक्छ तर यो सब सम्झिएर तपाईँ मक्ख नपर्नुहोला तर यो सब सम्झिएरै तपाईँ मक्ख नपर्नुहोला सबैसँग उसको यस्तो व्यवहार हुनसक्छ उसको मनमा तपाईँप्रति प्यार हुनसक्छ तपाईँसँगै जिउने मर्ने विचार हुनसक्छ जवाबको लागि धन्यवाद दिन्छु अझ उज्जवल भुसालको जवाब पनि छ यहाँ यो सब उसको बाहना हुनसक्छ यो सब उसको बाहना हुनसक्छ तपाईँलाई फसाउने चाहना हुनसक्छ यो सब उसको बाहना हुनसक्छ तपाईँलाई फसाउने चाहना हुनसक्छ कि त तपाईँलाई खुसी लुट्ने चालबाजी हो कि त तपाईँको खुसी लुट्ने चालबाजी हो कि ऊ तपाईँकै दिवाना हुनुपर्छ त्यो सब उसको बाहना हुनसक्छ तपाईँलाई फसाउने चाहना हुनसक्छ जवाबको लागि धन्यवाद दिन चाहन्छु उज्जवल भूषाल फलेवास देवी साथ पर्वत र हाल भरतुदस चितवन भनेर लेख्नु भएको छ अर्को जवाब पनि लिइहाल्छु डिबी अप्सन घायल डिबी घायलको जवाब हो यो जिन्दगी जिन्दगीमा मुस्कुराई आउँछन् अनि जान्छन् जिन्दगीमा मुस्कुराई आउँछन् अनि जान्छन् जिन्दगीमा मुस्कुराई आउँछन् अनि जान्छन् माया प्रेम लजाई फसाउँछन् अनि जान्छन् जिन्दगीमा मुस्कुराई आउँछन् अनि जान्छन् माया प्रेममा लजाई फसाउँछन् अनि जान्छन् सारा मनको इच्छा पुरा गरेर सारा मनको इच्छा पुरा गरेर आँसुको सागरमा डुबाउँछन् अनि जान्छन् जिन्दगीमा मुस्कुराई जिन्दगीमा मुस्कुराई आउँछन् अनि जान्छन् म माया प्रेममा लजाई फसाउँछन् अनि जान्छन् जवाबको लागि धन्यवाद दिन चाहन्छु डिपी घायलज्यूलाई जवाब पनि अझ बाँकी छन् म जवाब हेर्दैछु यहाँ अझै पनि जवाबहरू आएका छन् र कपी र कलम हामी बिदा माग्नुपर्ने समय पनि आएका छौँ अनि म त पनि जवाब देख्दैछु तिम्रै नजर तिम्रै नजर तिम्रै नजर केन्द्रित गर्ने मुस्कुराएर मुस्कुराएको छु तिम्रै नजर केन्द्रित गर्न मुस्कुराएकी छु तिम्रै दिलमा बास बस्न शर्माएकी छु बसेकी छु अवश्य एक दिन त्यो दिलमा बस्नेछु अवश्य एक दिन एक दिन त्यो दिलमा त्यसैले त सपनीमा आइसताएको छु तिम्रै नजर केन्द्रित गर्न मुस्कुराएको छु तिम्रै दिलमा बाँस बस्न शर्माएको छु जवाफको लागि धन्यवाद दिन्छु अनि महत्त्वलाई पनि अर्को जवाफ अन्तिम जवाफ हुनसक्छ तिम्रो मनले मेरो मनतिर डेरा कसैपछि थाहा पाएँ तिम्रो मनले मेरो मनतिर डेरा कसैपछि थाहा पाएँ तिम्रो मनले मेरो मनतिर डेरा कसैपछि थाहा पाएँ छुट्टिन गाह्रो हुँदो रहेछ मेरोमा चो छुट्टिन गाह्रो हुँदो रहेछ छुट्टिन गाह्रो हुँदो रहेछ माया बसेपछि थाहा पाएँ तिम्रो दिलको फुलबारीमा खोजे मलाई भन न तिम्रो दिलको फुलबारीमा खोजे मलाई भन न फुल फुल्दा मझेरीमा खोसेपछि थाहा पाएँ तिम्रो मनले मेरो मनतिर डेरा कसेपछि थाहा पाएँ जवाबको लागि धन्यवाद दिन्छु नाम लेख्नु भएको छैन नाम अस्पष्ट निमोर लभ मात्रै लेख्नु भएको छ त्यसपछि नाम र ठेगाना लेख्नु भएको भए वाचन गर्न अझ पनि मजा आउँथ्यो कार्यक्रममा अन्त्यमा छौँ एउटा सुन्दर आवाज राख्नुभन्दा अगाडि मैले कपी र कलम यहाँलाई तयार पार्नुहोस् भनेको थिएँ टिप्नुहोस् अर्को साताको लागि यो सुनिलको व्यक्तिगत सवाल थोरै हामी टक्कुपर अगाडि सार्दैछौँ धुन थोरै अगाडि सार्छौँ तपाईँ भने कपी र कलम तयार गर्दै गर्नुहोला जवाब सवाल म यहाँलाई दिँदैछु साथी ध्यान दिएर टिप्नुहोला हर दिन हर दिन मलाई सताउँछन् अनि पागल बनाउँछन् ध्यान दिएर टिप्नुहोला साथी हर दिन मलाई सताउँछन् अनि पागल बनाउँछन् कहिले आफ्नो चोखो मायाको आँचल बनाउँछन् हर दिन मलाई सताउँछन् अनि पागल बनाउँछन् कहिले भने आफ्नो चोखो मायाको आँचल बनाउँछन् किन यति नजिकिन खोज्छन् होला मसँग किन यति नजिकिन खोज्छन् होला मसँग आफ्नै आँखालाई स्पर्श गर्ने गाजल बनाउँछन् हर दिन मलाई सताउँछन् अनि पागल बनाउँछन् कहिले आफ्नो चोखो माएको आँचल बनाउँछन् यी सवालमाथिको जवाबसँग आफूसँग भएका मिठा रसिला मुक्तहरूलाई चाहनुहुन्छ यो सुनिलको आवाजमा वाचन होस् तपाईँले फेसबुक पेज प्रयोग गर्नुपर्ने हुन्छ W W W dot Facebook dot com slash चारलाई मुक्त यो यो पेजमा तपाईँले मुक्तक पोस्ट गर्नुहोला स्टाटस हामी राख्छौँ त्यो स्टाटस कमेन्ट बक्समा आफ्नो मुक्तक पोस्ट गर्नुहोला सँगै कार्यक्रम सकिसकेपछि Chisapani Nepal dot blogspot dot com Mohan Bihani dot blogspot dot com र चारलाई मुक्त dot blogspot spot dot कममा हामी कार्यक्रम अपलोड गर्छौँ आफूलाई पाइक पर्ने समयमा डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ अन्त्यमा छौँ फेसबुकबाट मुक्त पठाउनु भयो एसएमएसबाट मुक्त पठाउनु भयो तपाईँ सबैलाई धन्यवाद सम्पर्क आउनु सम्पर्क आउनुलाई प्रयास गर्नुभयो र रेडियो रेडियो सुन्नुभयो रेडियो सुन्नुको लागि अरूलाई सिफारिस गर्नुभयो जस कार्यक्रमलाई मन पराउने माया गर्ने तपाईँ सम्पूर्ण सम्पूर्ण मुक्तक मनलाई सविशेष आभार मेरो आवाज तपाईँको रेडियो सेक्सन पुर्याउँदै तपाईँ र मेरो सामी पिता अझ निकट बनाउन सहयोग गर्ने मेरो आत्मीय साथी प्रवासलाई प्राविधिक सहयोगको लागि धेरै धेरै धन्यवाद दिँदै कार्यक्रम चार लाइन मुक्तक आजको यो श्रृङ्खलाबाट भने तपाईँकै मुक्तक मनको साथी सुनिल छुट्टिन्छु हस्त नमस्कार यहाँको बाँकी बल शुभ बितोस् शुभरात्रि शुभ सपनी